तपाईँ अहिले S L Nepal dot black spot dot com सुनिरहनु भएको छ काफल पाक्यो भन्छ चरी काफल पाक्यो भन्छ चरी वैशाख महिनामा ढडिया थापी माछा मारौँ ढडिया थापी माछा मारौँ साउन महिनामा तिम्रो मुहार लाग्छ मलाई चन्द्रमाको उज्यालो तिम्रो मुहार लाग्छ मलाई चन्द्रमाको उज्यालो बिना लाग्छ मलाई जीवन यो आधेरो गाउने मग मग तिम्रो यो वन ढक्क मग गाउने मग मग कसगरी यो मनको छटपट काफ पाक्यो भन्छ चरी फल पाक्यो भन्छ चरी पैसा महिनामा ढडिया थापी माछा मारौँ ढडिया थापी माछा मारौँ